नमस्ते साथी के छ अलि ओला आउनुहोस् रेडियो अर्फ एक सय चार थुप्रो पाँच मेगाहर्ज बजिरहेको छ तपाईँको रेडियोमा अलिकता आवाज बढाउनुहोस् र कार्यक्रम पप ग्यालरीमा जुम्नु जुम्नुहोस् उपस्थित भएको छु प्रोग्राम पप ग्यालरी लिएर म तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल प्रत्येक शनिबार दिउँसो एक बजेको अर्पण खबरपछि लगभग लगभग दुई बजेसम्म आउने गर्दछौँ कार्यक्रम पप ग्यालरीमा तपाईँको माझमा नेपाली पप गीतहरू प्ले आउट गर्नेछौँ सँगसँगै पप सङ्घहरूसँग रिलेटेड पप आर्टिस्टहरू के गरिराखेका छन् सोको बारेमा इन्फर्मेसन पनि दिने गर्दछौँ भने तपाईँ हामीलाई रेडियो अर्पण एक सय चार थोलो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि सुनिराख्नु भएको छ र आज पनि मसँग उत्कृष्ट पप सङ्घहरू छ चारवटा सङ्घ तपाईँको लागि भनेर लिएर आएको छु दुईवटा सङ्घ बिल्कुलै नयाँ छ सम्भवतः रेडियो अर्पण एक सय सात पाँच मेगाहर्जमा पहिलोपटक बस्दैछ यो दुईवटा गीत र दुईवटा गीत भने केही पुरानै छन् रमाइला रमाइला सङ्घहरू छन् सँगसँगै मसँग इन्फर्मेसन पनि बाँकी छ धेरै छन् आज डिजेसी म्यानको बारेमा कुराकानी गर्छु भने इन्दिरा जोशी यति बेला केमा व्यस्त छिन् सोको बारेमा पनि जानकारी दिन्छु भानु जयन्तीको अवसरमा पनि साङ्गीतिक कार्यक्रम भएको थियो सोको बारेमा जानकारी दिँदैछु र आज एउटा छुट्टै खाले कन्सर्ट भएको छ हुँदैछ त्यो कन्सर्टको बारेमा पनि के केही बेरमा इन्फर्मेसन राख्छु तर त्योभन्दा अगाडि तपाईँको लागि यो सङ्ग राख्छु Deurali Bhanjyang by Sunil Giri vocal music lyric Sunil गिरीकै रहेको छ भने गोपाल रसाइलीले एरेन्ज गर्नुभएको यो सङ्ग फर्स्ट टाइम रेडियो अर्फमा बस्दैछ केब्लिसन नेट ठकै मार्ने चौतारीमा मेरी उनी कान्छीसँग आजै भेट भएको हो खोर जलू गाने गाना पसीना को धारा पसीना पूछे जाले रूमा मैले साथी मरने चौतारी माँ मेरी उनी आज ही भेट भएको हो हो रे हो हो हो रे हो हो हो रे हो हो रे हो हो हो रे हो हो हो रे हो हो हो रे हो you. देउराली भाइ सुनिल गेरे तपाईँको माझमा पप ग्यालरीबाट फर्स्ट टाइम बजेको यो सङ अलि लोक पप टाइपको छ निकै नै चर्चा पनि बटुल्ने क्रममा रहेको छ भने सुनिल गिरीको योभन्दा अगाडि आइसकेको सङ्घ को होला त्यो मसँग आँखा जुदाउने सङ्घले निकै चर्चा बटुलेको थियो त्यसपछि पनि सेम प्याटर्नमै रहेर सुनिल गिरीले यो सङ्घ निकालेका छन् हेरौँ अझै कत्तिको चर्चा बटुल्ने गर्दछ यो सङ्घले त्यो भविष्यमा देख्न बाँकी नै छ भने अब केही कुरा गरौँ यहाँनिर इन्दिरा जोशीको कुराकानी गर्छु इन्दिरा जोशी आजभोलि केमा व्यस्त छन् तपाईँलाई थाहा नै भइसक्यो होला चौबन्दी चोली अनि रातो पटुकी यो सङ्घबाट निकै नै चर्चा बटुलेकी थिइन् विशेष चर्चा बटुलेकी थिइन् यो सङ्घबाट र बेली डान्समा पनि उत्तिकै माहिर मानिने नेपाली सिङ्गर हुन् गायिका इन्दिरा जोशी गायिका इन्दिरा जोशी गायनमा अब्बल छिन् नै गायनमा लोकप्रिय भएको कारण कन्सर्टमा उनको माग अन्य गायिकाको तुलनामा बढी नै हुन्छ गीत गाउँदै नृत्य गर्न सक्ने क्षमताको कारण पनि उनी कन्सर्टमा दर्शक लठ्याउन सफल हुन्छन् यति बेला उनी म्युजिक भिडियोहरूमा पनि आफै अभिनय गर्न थालेकी छिन् केही अघि गायक फराज अर्फणको एउटा गीतमा फिचरिङ गर्दै म्युजिक भिडियोमा अभिनय समेत गरेकी इन्दिरा केही साता अघि विराटनगरका गायक लच्छु निरौलासँग एउटा भिडियोमा प्रस्तुत भएकी छिन् लच्छु छुरे इन्दिराले गाएको रक्सी गिलिनमा गीतको म्युजिक भिडियोमा इन्दिरा आफैले अभिनय गरेकी हुन् प्रसन्न पौडेल निर्देशित भिडियोमा इन्दिरा कामुक समेत देखिएकी छिन् आफ्नै गीतमा म्युजिक भिडियोमा अभिनय गर्न थालेकी इन्दिराले कुनै दिन अन्य गायक गायिकाको म्युजिक भिडियोमा समेत अभिनय गरिन् भन्ने अचम्म नमाने हुन्छ किनभने उनको त्यो शैली नै त्यो खाले छ उनी हरेक कुरामा पोख्त मानिन्छन् गाउन उस्तै अब्बल मैले अघि पनि भनिसकेको छु र निकै नै राम्रो बेली डान्स पनि प्रस्तुत गर्ने गर्दछन् हरेक कन्सर्टमा उनको स्टेज कभरेज नै त्यसरी हुने गर्दछ त्यसैले पनि अडियन्सले निकै रुचाएको हुनसक्छ इन्दिरा जोशीलाई अब कुरा गरौँ यहाँ डिजे जोनमा डिजे म्यानको डिजे म्यान सत्ताइस वर्षीय चन्द्र श्रेष्ठलाई नै भन्ने गरिन्छ स्टालिन शेरचनले डिजे म्यानमा परिणत गरेका हुन् सिम्यान भन्छन् स्टालिन मेरा गडफादर हुन् सिम्यानले क्लब भीबाट आफ्नो डिजाइन यात्रा सुरु गरेका थिए उनले त्यहाँ चार वर्ष काम गरे त्यसपछि उनी आई क्लबमा आबद्ध भए त्यहाँ उनले दुई वर्ष काम गरे श्रेष्ठ पन्ध्रदेखि पच्चिस हजार रुपियाँसम्म पा पारिश्रमिक लिन्छन् उनी आफू डिजे तान्त्रिक डिजे स्याज DJ Nox DJ Rupesh DJ Salim तथा डिजे शिशिरबाट प्रभावित भएको बताउँछन् सिम्यान प्राय पार्टीमा कमर्सियल तथा डच म्युजिक बजाउँछन् अहिले उनी कोरियामा नेप्स पार्टी रकरसिन कोरियामा डिजेइङ गर्छन् आफ्ना दाई सुरेश श्रेष्ठ तथा अभिभावकको मायाले डिजेइङमा जमेको बताउने डिजे सिम्यानलाई फेसबुकमा W W W dot Facebook dot com slash DJ dot C dot man type गरी फ्रेन्ड रिक्वेस्ट पठाउनु पनि सकिन्छ यसलाई फेरि पनि सुन्नुहोस् W W W dot Facebook dot com slash डिडबलइजे एवाई dot C dot M N man type गरी डिजेसी म्यानलाई आफ्नो साथी बनाउन सक्नुहुन्छ र आफूले कुनै कन्सर्ट गर्दै हुनुहुन्छ त्यस्तै इभेन्टहरू छ भने तपाईँले डिजेसी म्यानलाई पनि बोलाउन सक्नुहुन्छ रु पन्ध्र हजारदेखि पच्चिस हजारसम्म दिएर वेल फ्रेन्ड तपाईँ यति बेला रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहरसको प्रस्तुति प्रोग्राम पप ग्यालरीलाई सुनिराख्नु भएको छ पप ग्यालरीको साथमा म छु तपाईँको दिलको साथी राजन दिलग्रिङ मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेन्सन पार्टनर राज पौडेल अब भने नेक्स्ट सङ्घको पालो भएको छ यो सङ्घ पनि रेडियो अर्पणबाट पहिलोपटक बस्दैछ जहाँसम्म लाग्छ पप ग्यालरीमा त सो त पहिलोपटक नै हो हरि कर्मचार्य यस फ्रेन्ड गुल्मी गाइजका हरि कर्मचार्य तपाईँलाई थाहा छ होला गुल्मी गाइज कुनै समय अगाडि निकै चर्चामा थियो अलिकता पप सङ्घहरूमा एउटा छुट्टै पहिचान बनाउन सफल थियो गुल्मी गाइज फेरि ब्याक अगेन एल्बम लिएर तपाईँको माझमा अडियन्सको माझमा आउँदैछ लिरिक्स म्युजिक हरि कर्मचारीको रहेको छ भने भोकल पनि हरि कर्मचारीको रहेको छ बालकृष्ण सेवाचार्यले एरेन्ज गर्नुभएको पिरतीको खेल निकै नै मनसुनी खाले सङ्ग बनेको छ यो सङ्गलाई सुनौँ यसपछि पनि हामी छोटो सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ रेडियो अर्पण सँगै रहनुहोला झुटो तिम्रो माया झुठो माया त्यही मायाले मार्यो मलाई छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या पराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस म्याथ तथा साइन्सको परीक्षा नै नदिकन पाँच विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइने लेडिजलाई लेडिज शिक्षकले नै पढाइने कक्षा एघार नपढी सिधै कक्षा बाह्रको परीक्षा दिन पाइने दुई सालदेखि दुई सालसम्मको एसएलसी को प्रश्न प्रश्नहरूको हल गराई हरेक हप्ता जाँच लिइने सय प्रतिशत पासको ग्यारेन्टी साथै इङ्ग्लिस कोरियन जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू basic computer course diploma accounting package hardware networking र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ सम्पर्क attitude multi learning academy Khairisar Parsa Narayani development ब्याङ्कको माथि फोन शून्य छप्पन्न पाँच तिरासी तिन सय तिन मोबाइल अन्ठानब्बे चार बाहन्न छ्यालिस एक सय चौरात्तर ए भाउजू कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिजा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न अन्ठाउन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ हंस मनोरञ्जन केन्द्र सबै तनाउ छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छपन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने easy slim tea eight diet Lipro meta slim चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप दस केजीसम्म मोटोपन बढाउने बिडिफी कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी हटाउने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 रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी मेरो त आयो मेरो त एट पोइन्ट फाइभ आयो मेरो त नाइन आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ तीन वटा किताब निकालिसक्नुभएका दशौं वर्ष आइएल्स अध्यापनको अनुभव प्राप्त टिचर तेज कुमार दवाडीले यति फ्रेन्डली तरिकाले पढाउनुहुन्छ कि जो कोहीले पनि आइएल्स स्याट जिआरईमा e राम्रो नतिजा ल्याउन सफल हुन्छन् अर्को सेक्रेट कुरा थाहा छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube We have IELTS, SAT, GRE, Phonemes class and intensive English language classes for all professional. Also remember for interview preparation classes only at The Next Education Consultancy. The Next Education Consultancy Private Limited, Line Suk Narayangarh, phone 056 571 Siddhartha रेफ्रिजरेसनमा CG air condition new year धमाका सिजी एयर कन्डिसन खरिद गर्दा उन्नाइस इन्चको एचडी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ CG Chigo Beko Hyundai LG ब्रान्डको एसी तथा generator TV fridge deep fridge सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन रत्नगर एक सौराहा चोक टाढी फोन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी पाँच सय चौध मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी एक सय बैसठी र अन्ठानब्बे चार सय पचास पैँसठी छ सय सत्तरी ओहो दाई नमस्कार नमस्कार भाइ कता हिँड्नुभयो आउनुहोस् बस्नु एकैछिन छोरोले विदेशबाट पैसो पठाएको रहेछ यो साल घर बनाऊ अर्को साल बुहारी भित्राउनु होला भन्छ त्यसैले छड सिमेन्ट जस्ता पाता रङ रोगन पानी टङ्की सेनेटरीका सामान कब्जा काटी बन्दोबस्त गरौँ कि भनेर हिँडेको साँच्ची कहाँ जानु पर्ला भाइ तपाईँलाई थाहा छैन टाढी चोकबाट पाँच सय मिटर उत्तरतर्फ हाई स्कुल रोडमा हाम्रै तिलक सरको Paudel hardware and sanitary firm छँदैछ नि सुपथ मूल्यमा घर निर्माणका लागि आवश्यक गुणस्तरीय सामान पनि त्यही पाइन्छ अझ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क Paudel hardware and sanitary firm Ratnanagar दुई हाई स्कुल रोड चाँडे प्रोपाइटर तिलक राज शर्मा पौडेल विज्ञान पौडेल फोन नम्बर शून्य छपन्न पाँच साठी दुई सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सोह्र र अन्ठानब्बे चार एकाउन्न उन्चालिस छ सय त्रिहत्तर स्टुडेन्ट भिजामा जापान अनि न्युजिल्यान्ड जानको लागि उत्कृष्ट गन्तव्य modern international Nepal July October दुई हजार चौधमा न्युजिल्याण्डका लागि सर्वसुलभ रूपमा बस्ने व्यवस्थाका साथ तपाईँका आफ्नै रोजाइका सहर तथा कलेज उपलब्ध गराइने गरी प्रोसेसिङ चार्जमा चालिस प्रतिशत छुटका साथ कन्फर्मेसन लेटर आएपछि पैसा बुझाइ हुने सुरुमा आउने दसजनालाई प्रोसेसिङ चार्जमा पचास प्रतिशत छुटका साथ सीमित सिटमा आवेदन फारम खुला भएको जानकारी गराइन्छ सम्पर्क मोडर्न इन्टरनेसनल नेपाल रत्नगर एक बकुल्लहर रत्नगर नगरपालिका गेटसँगै फोन फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस र अन्ठानब्बे पाँच पचास साठी दुई सय एक्काइस स्वागत छ कार्यक्रम समस्या र समाधानमा सबैभन्दा पहिले ग्रुप ए ले आफ्नो समस्या राख्नुहोस् स्कुल बोर्डिङ तथा कलेजको पाठ्य पुस्तकको समस्या छ त्यस्तै ग्रुप बी स्टेसनरी तथा स्पोर्ट्सको सामान साथै टाइपिङ गर्ने ठाउँको पनि समस्या छ र अन्त्यमा ग्रुप सी एनटिसी यानसेल को रिचार्ज कार्ड तथा सिम कार्ड साथै फोटोकपीको पनि समस्या छ तिनवटै ग्रुपको समस्या सुनिसकेपछि अब समाधानको पालो समाधान हो मा मनकामना पुस्तक पसल तपाईँहरूका सम्पूर्ण समस्या मा मनकामना पुस्तक पसलमा जानुहोस् समाधान हुनेछ सम्पर्क मा मनोकामना पुस्तक पसल रत्नगराट Parsauni Bakulahar proprietor Suraj Pandey mobile number अन्ठानब्बे चार पचास नब्बे आठ सय चौबिस र अन्ठानब्बे चार अन्ठाउन्न पैँसठी शून्य पन्चानब्बे मनोरञ्जनका लागि हजुर अर्पण हजुर welcome back after the short commercial break ब्रेकपछि फेरि पनि उपस्थित भइसकेका छौँ प्रोग्राम पप ग्यालरीमा प्रोग्राम पप ग्यालरीको बाँकी एपिसोडमा म छु तपाईँको दिलको साथी राजन गिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेन्सन पार्टनर राज बोडेल वेल फ्रेन्ड तपाईँको माझमा केही इन्फर्मेसन राखिसकेँ भने दुईवटा सङ्ग पनि प्ले आउट गरिसकेको छु अझै दुईवटा सङ्ग मसँग बाँकी नै छन् र केही इन्फर्मेसन बाँकी नै छ भने आज एकजना सिङ्गरको बर्थडे पनि परेको छ केही बेर अगाडि तपाईँको माझमा चर्चा पनि गरिसकेको थिएँ सो आज बर्थडे कसको छ भनेर केही बेरमा इन्फर्मेसन दिनेछु तर त्योभन्दा अगाडि तपाईँको माझमा हामीले एउटा गर्नै पर्ने बुझ्नै पर्ने र जान्नै पर्ने र गरिरहनु पर्ने एउटा कार्यक्रमको बारेमा पनि भन्छु भानु जयन्तीमा साङ्गीतिक कार्यक्रम भएको थियो किनभने भानु भक्त आचार्यको सम्झनामा गरिएको थियो यस्ता संस्थाहरूले हामीले हामीले कहिले पनि बिर्सनुहुन्न आदिकवि भानुभक्त आचार्यको दुई सयौँ एक जन्म जन जयन्तीका अवसरमा धरानमा आइतबार साङ्गीतिक कार्यक्रम प्रस्तुत भएको थियो धरानको सैनिक भवनमा धरान साहित्य मञ्चको आयोजनामा भएको उक्त कार्यक्रममा धरान सङ्गीत प्रतिष्ठानका सदस्यहरू गायिका अन्जु राई गायक पवन लिम्बू मनोद मोते विनोद मगर आदिले प्रस्तुत गरेका थिए गायिका अन्जु राईको देशभक्ति गीतबाट प्रारम्भ भएको उक्त कार्यक्रममा आसामबाट आएका साहित्यकार बलदेव हाङसेले घिमिरे आसामको क्यारेबी भाषाको गीत समेत गाएका थिए भने अर्का साहित्यकार सुरेश घिमिरे ईश्वर विप्लव तथा झरना मुखियाले कविता वाचन गरेका थिए त्यस्तै गरी अर्को एउटा कार्यक्रम पनि भएको थियो विराटनगरमा आदिकवि भानुभक्त आचार्यको दुई सय एकौं जन्म जयन्तीको अवसरमा पारेर भानु कला केन्द्र विराटनगरका कलाकारले शनिबार सांस्कृतिक झल्किने नृत्यहरू प्रस्तुत गरे उक्त सांस्कृतिक कार्यक्रममा विभिन्न जनजातिको वेशभूषामा नृत्य प्रस्तुत गरिएको थियो दुई दर्जनभन्दा बढी सांस्कृतिक नृत्य प्रस्तुत गरिएको कार्यक्रममा स्थानीय गायक विकेश के शङ्करले आफ्नो गीत सुनाएर थप मनोरञ्जन प्रदान गरेका थिए अब भने तपाईँको माझमा भन्नै पर्ने हुन्छ आज कसको जन्मदिन परेको छ भनेर केही बेर अगाडि मैले चर्चा पनि गरेको थिएँ बेली डान्समा निकै नै चर्चा बटिलेको एकजना सिङ्गर सोको बारेमा केही बेरपछि जानकारी दिन्छु सँगसँगै मसँग नाइन्टी सेभेन्टी फोर एडीको कन्सर्टको बारेमा पनि इन्फर्मेसन रहेको छ तर त्योभन्दा अगाडि तपाईँको माझमा फेरि पनि एउटा सङ्ग प्ले आउट गर्छु एल्बम वान एमबी शून्यबाट सुगम पोखरेलको भोकलमा रहेको छन् यो साज तिमी किन बोलन यो सास ढल्न लाग्यो हेरन मन छौ तिमी किन बोलन यो मन ताले केही भन्दैछ व्यवहार तिम्रो आज अर्कै छ यो मन ताले केही भन्दै छ तिम्रो आज अर्कै छ के भयो तिमी भन touch it, oh, okay album one MB शून्यबाट सुगम पोखरेलको बोकलमा रहेको सङ्ग यो साँझ तपाईँको माझमा प्लेआउट गरिसकेँ अझै अन्तिम एउटा सङ्ग बाँकी छ मसँग नाइन्टी सेभेन्टी फोर एडीको सङ्ग रहेको छ निकै नै ब्युटिफुल नम्बर रहेको छ त्योभन्दा अगाडि आज कसको बर्थडे परेको छ सोको बारेमा जानकारी दिन्छु आज जन्मदिन परेको छ Nepali Nepali singer female singer Indira जोशीको इन्दिरा जोशीलाई रेडियो अर्फोड एक सय चार थुलो पाँच मेगाहर्सको तर्फबाट many many happy returns of the day happy birthday व्यक्त गर्दछौँ हामी सम्पूर्ण परिवारको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ इन्दिरा जोशीलाई अझै आफ्नो नामलाई शिखरको सुजुरमा पुर्याउने जमर्कोमा लागिरहनु र हिट भइराखुन् भन्ने हाम्रो चाहना पनि हो त्यस्तै गरी इन्दिरा जोशी र नाइन्टी सेभेन्टी फोर एडी दुवैजना दुवै टिमको प्रस्तुति रहनेछ आज काठमाडौँमा कन्सर्ट हुँदैछ चर्चित रक समूह नाइन्टी सेभेन्टी फोर एडीका साथ चर्चित गायिका इन्दिरा जोशी आज शनिबार टुडी खेलमा हुने कन्सर्टमा आफ्नो गीत सुनाउँदैछन् यो मन त मेरो नेपाली हो हिँड्दा हिँड्दै गुरास फुल्यो पिन्जडाको सुगा जस्ता आधा दर्जनभन्दा बढी गीत प्रत्यक्ष सुनाउन ब्यान्डका सदस्यहरू मनोज सिंह एड्रिन प्रधान मनोज कुमार केसी सञ्जय श्रेष्ठ तथा निराकार याकथुम्बा तयार भइसकेका छन् र केही बेरमा नै कन्सर्ट पनि भइ भइराखेको छ होला सायद भने गायिका इन्दिरा जोशीले आज आफ्नो जन्मदिनमा रातो घाँगरा उद्रेको चोली आदि गीत सुनाउँदै नेपाली दर्शकसँग झुम्ने बताएकी छिन् एचआइभी एड्स तथा लागु औषध प्रयोग विरुद्ध सञ्चालन हुने उक्त कन्सर्टमा दर्शकहरूका लागि निशुल्क प्रवेश व्यवस्था गरिएको आयोजक मेरो नेपाल फाउन्डेसनले जनाएको छ यो नै सबैभन्दा प्लस पोइन्ट हो नाइन्टिन सेभेन्टी फोर एडीको कन्सर्ट चित्रपट हेर्नका लागि कुनै शुल्क पर्ने यो सायदै पहिलोपल्ट हो जस्तो पनि लाग्छ मिस नेपाल अर्थ शुभेच्छा खड्काले अर्थ शुभेच्छा खड्काले सञ्चालन गर्ने उक्त कन्सर्टमा गायक विनय खुम्बु तथा युवतीहरूको गोर्खालिज लिज गर्ल ब्यान्डले समेत दर्शक नचाउनेछन् राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गर्ने भनिएको कन्सर्टमा देश विदेशका ख्याति प्राप्त चिकित्सकहरूले एचआइबी एड्स तथा लागु औषध दुर्व्यसनको असर तथा उपचारका सम्बन्धमा जानकारी दिनेछन् कन्सर्ट दिउँसो बाह्र बजे बजेदेखि साँझ सात बजेसम्म चल्ने इभेन्ट व्यवस्थापक मुनाल फिल्मसले जनाएको छ वेल अब पनि बिदा माग्नुपर्ने बेला पनि भइसकेको छ र विशेष गरी तपाईँहरूको माझमा पप गीतहरू र पपसँग रिलेटेड इन्फर्मेसनहरू लिएर आउने प्रोग्राम पप ग्यालरीबाट टाटा बाइबो गर्नुपर्ने बेला भइसकेको छ विशेष गरी यो कार्यक्रम युवाहरूले सुन्ने गर्दछन् र पप सङ्घतिर युवाहरूको नै बढी झुकाव हुने गर्दछ र कति कुराहरू युवाहरूमा नै देखिन्छ कि जस्तो लागु औषधहरू पनि प्रायः अन्य जेनेरेसनमा भन्दा युवाहरूमा चाहिँ एकदम बढी देखिने भएको हुनाले पनि यस्ता कन्सर्टहरू आयोजना गरेर लागु औषधहरू विरुद्ध जनचेतना फैलाउने कामहरू यस्ता कन्सर्टहरूले गर्दछन् वेल फ्रेन्ड अब भने बिदा माग्नै पर्ने हुन्छ जेलसम्म रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्नुहुने टेन्सन पार्टनर राज पनि विशेष धन्यवाद दिँदै रेडियो अर्पण एक सय चार थुलो पाँच हर्सको प्रस्तुति प्रोग्राम पप ग्यालरीबाट म तपाईँको दिलको साथी Rajan Dil Gurung ninety seventy four एडीको आज कहाँ राख्दै छुट्टिन्छु हवस् त नमस्ते हाब ग्रेट